बुलबुल एउटा इरानी चरा बुलबुल मञ्चमा आउँछन् भाषण चुर्छन् र जान्छन् मञ्चमा आउँछन् भाषण चुट्छन् र जान्छन् भेटे जति सबको दिमाग भुट्छन् र जान्छन् आश्वासन देखाउँछन् आकाश पाताल जोडी आश्वासन देखाउँछन् आकाश पाताल जोडी आफन्तकै विश्वासमा टुट्छन् र जान्छन् भेटे जति सबको दिमाग भुट्छन् र जान्छन् चुनाव आउँदा जनतालाई देउता झैं ढोक्दै चुनाव आउँदा जनतालाई देउता झैं ढोक्दै भयभरको भोट जति लुट्छन् र जान्छन् भेटे जति सबको दिमाग भुट्छन् र जान्छन् ठूलो मान्छे भएपछि फर्किएर किन हेर्थे ठूलो मान्छे भएपछि फर्किएर किन हेर्थे सुख शैल मोज मस्तीमा जुट्छन् र जान्छन् भेटे जति सबको दिमाग भुट्छन् र जान्छन् बाटो कुलो बजेटले पेट मात्रै टालटुल गर्दा बाटो कुलो बजेटले पेट मात्रै टालटुल गर्दा पर्छन् अख्तियारमा सिधै छुट्छन् र जान्छन् मञ्चमा आउँछन् भाषण चुट्छन् र जान्छन् भेटे जति सबको दिमाग भुट्छन् र जान्छन् सिन्धुली बस्दै आउनुभएकी गजलकार धनमाया राईको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी प्रवीण श्रेष्ठ र म प्रस्तोता अच्युत किमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा मैले धनमाया राईको एउटा गजल संग्रह लिएर आएको छु सुस्केरामा सानी शीर्षकको गजल संग्रहभित्र संग्रहित गजलहरूलाई वाचन गर्दै सुमधुर हिन्दी उर्दू गजलहरू सुनाउनेछु गजल संग्रह सुस्केरामा सानी दुई हजार सतहत्तर सालमा पहिलो पटक प्रकाशन भएको हो सुस्केरामा सानीकी लेखक धनमाया राई सिन्धुलीमा हुनुहुन्छ शिक्षण गर्नुहुन्छ श्री सिद्धबाबा मावि पानी ट्याङ्कीमा पढाउनुहुन्छ उहाँको अध्ययन एमएडसम्म छ लालबहादुर राई र सुकुमाया राई उहाँको पितामाताको नाम हो भने जङ्गबहादुर राई उहाँका पति हुनुहुन्छ गौरी गौरव र गरिमा तीनजना उहाँका छोराछोरी छन् उहाँको प्रकाशित कृतिहरूमा हैसियत पाँच संयुक्त गजल संग्रह दुई हजार छयत्तर नारी हस्ताक्षर संयुक्त मुक्तक संग्रह दुई हजार छयत्तर प्रज्ञा नारी संयुक्त मुक्तक संग्रह दुई हजार सतहत्तर केही फुटकर रचनाहरू पनि प्रकाशित छन् र विभिन्न संघ संस्थाहरूसँग उहाँ आबद्ध हुनुहुन्छ जस्तो नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुली सिन्धुली बाङ्मय प्रतिष्ठान त्यसै गरी उमानाथ शास्त्री सिन्धुलीय साहित्यिक प्रतिष्ठान हाम्रो मजेरी साहित्य प्रतिष्ठान भरतपुर चितवन जनस्मृति साहित्यिक पत्रिका सिन्धुली लगायतका संघ संस्थाहरूसँग आबद्ध हुनुहुन्छ उहाँको गजल संग्रह सुस्केरामा सानीभित्र संग्रहित गजलहरू आजको बुलबुलमा सुनाउँदै हिन्दी उर्दू गजलहरू सुनाउँछु आजको पहिलो साङ्गीतिक गजल पङ्कज उदासको आवाजमा मे दिवाना हुँ इश्क धोखा है कभी इश्क ना करना यारो मुझे दिल लगी ने मारा है मौत ने छोड़ दिया मौत ने छोड़ दिया जिंदगी ने मारा है मैं दीवाना खबर बे ख्याल बे रहम से प्यार किया मैंने अपनों पे बेगानों पे एतबार किया वो अंधेरा हूँ जिसे वो अंधेरा हूँ जिसे रोशनी ने मारा है मैं दीवाना हूँ मुझे साथ न हो जो मेरे साथ हुआ वो किसी के साथ न हो सिर्फ कहते हैं यहाँ करके दिखाया किसने दिल के जज्बात के रिश्तों को निभाया किसने मैं वो आशिक हूँ जिसे मैं वो आशिक हूँ जिसे आशिकी ने मारा है मैं दीवाना हूँ दिल लगी ने मारा है मौत ने छोड़ दिया जिंदगी ने मारा है मैं दीवाना हूँ मुझे किसी के प्यार में मरने की बात करते हो मेरे महबूब क्या करने की बात करते हो हसीनों के लिए दिल दिल नहीं खिलौना है करे जो प्यार उसको जिंदगी भर रोना है इश्क बेजार कर दे इश्क लाचार कर दे इश्क है बेईमानी इश्क झूठी कहानी इश्क बेनाम कर दे इश्क बदनाम कर दे पूछना प्यार क्या है खूबसूरत बला है खूबसूरत बला है खूबसूरत बला है मैं वो बेबस हूँ जिसे मैं वो बेबस हूँ जिसे बेबसी ने मारा है मैं दीवाना हूँ मुझे गयो एउटा भक्त भगवान खोज्दै गयो गयो एउटा भक्त भगवान खोज्दै गयो आधा रातै उठेर ऊ बिहान खोज्दै गयो जान्दैन थियो दायाँ बायाँ तलमाथि गर्न जान्दैन थियो दायाँ बायाँ तलमाथि गर्न र त आफ्नो कर्म धर्म इमान खोज्दै गयो आधा रातै उठेर ऊ बिहान खोज्दै गयो उर्वर जमिन जब जर्जर भयो हेर्दा हेर्दै उर्वर जमिन जब जर्जर भयो हेर्दा हेर्दै वृद्ध बाबु छोडी छोरो मुगलान खोज्दै गयो आधा रातै उठेर ऊ बिहान खोज्दै गयो काम पाएन इमान्दारले चाप्लुसीको अघि काम पाएन इमान्दारले चाप्लुसीको अघि बाल्दै टुकी अँध्यारोको अफसान खोज्दै गयो गयो एउटा भक्त भगवान खोज्दै गयो आधा रातै उठेर ऊ बिहान खोज्दै गयो धनमाया राईको गजल चौरासी नम्बरको गजल थियो यो सुस्केरामा सानैभित्र सङ्ग्रही यसलाई मैले वाचन गरेर सुनाएँ अब उहाँको अर्को गजल नौ गजल छ यसै पुस्तकभित्रको देखि बिहाल मेरो हाल किन सोध्छौ देखि बिहाल मेरो हाल किन सोध्छौ नयाँ नौलो के छ भनी चाल किन सोध्छौ मुटु लग्यो अरूले नै रित्तै छुमा आज मुटु लग्यो अरूले नै रित्तै छुमा आज कहाँ बुन्छौ अब माया जाल किन सोध्छौ नयाँ नौलो के छ भनी चाल किन सोध्छौ जिन्दगीको आफ्नै गति चाल छँदा छँदै जिन्दगीको आफ्नै गति चाल छँदा छँदै लय धुन बिगारेर ताल किन सोध्छौ नयाँ नौलो के छ भनी चाल किन सोध्छौ उत्तर दिँदा दिँदै आज यति थाकिसके उत्तर दिँदा दिँदै आज यति थाकिसके जिन्दगी नै जवाफ भएको छ सवाल किन सोध्छौ देखि देखि बेहाल मेरो हाल किन सोध्छौ नयाँ नौलो के छ भने चाल किन सोध्छौ धनमाया राईको सुस्केरामा सानी गजल संग्रहभित्र संग्रहित दुईवटा गजलको वाचनपछि अब अर्को सांगीतिक गजल गुलाम अलीको आवाजमा दिलमे एक लहर सी उठी है अभी दिल में एक लहर सी उठी है अभी दिल में एक लहर सी उठी है अभी कोई ताजा हवा चली है खानाए दिल में शोर बरपा है भरी दुनिया में जी नहीं लगता भरी दुनिया में जी नहीं लगता चीज की कमी है अभी जाने किस चीज की कमी है अभी कोई ताजा हवा चली है अभी दिल में इक लहर नाजुक मिजाज हैं हम भी हम भी हम भी कुछ तो नाजुक मिजाज हैं कुछ तो नाजुक मिजाज हैं हम भी गलियों में गलियों में शहर की बेचराग गलियों में शहर की बेचराग गलियों में जिंदगी तुझको ढूंढती है अभी जिंदगी तुझको ढूंढती है अभी कोई ताजा हवा चली है अभी दिल में इक लहर सी उठी टिपेर शब्द थुङ्गा माला बनाउने मन छ टिपेर शब्द थुङ्गा माला बनाउने मन छ कुदेर नाम तिम्रै बाला बनाउने मन छ तिम्रो र मेरो प्रेमको एउटा कुनै निशानी तिम्रो र मेरो प्रेमको एउटा कुनै निशानी बालेर राख्न दीप पाला बनाउने मन छ कुदेर नाम तिम्रै बाला बनाउने मन छ अभावका ती काला रातलाई भुलेर अभावका ती काला रातलाई भुलेर बाँकी दिनलाई अझ उज्याला बनाउने मन छ कुदेर नाम तिम्रै बाला बनाउने मन छ भत्केर के बो महल बाँकी छ एउटै आशा भत्किएर के बो महल बाँकी छ एउटै आशा झुप्रो सजाई मधुशाला बनाउने मन छ कुदेर नाम तिम्रै बाला बनाउने मन छ पोखु कति म बह तस्बिर उनको छुँदै पोखु कति म बह तस्बिर उनको छुँदै साटेर सुख दुःख घरवाला बनाउने मन छ टिपेर शब्द थुङ्गा माला बनाउने मन छ कुदेर नाम तिम्रै बाला बनाउने मन छ आजको बुलबुलमा सिन्धुलीकी गजलकार धनमाया राईको सुस्केरामा सानी गजल संग्रहभित्र संग्रहित गजलहरूलाई सुनाइरहेको छु मैले यस क्रममा वाचन गरेको गजल उहाँको पुस्तकको पहिलो गजल थियो त्यसलाई मैले वाचन गरेर सुनाएँ अब अर्को यसै पुस्तकको एक्काइसौं एउटा गजल वाचन गर्छु त्यसपछि सांगीतिक गजल सुनाउँछु कहिले महामारी कहिले भुइँचालो आउँछ कहिले महामारी कहिले भुइँचालो आउँछ एउटा नपुरिँदै अर्को घाउ आलो आउँछ राहत बाँडियो रे भन्छन् पल्ला गाउँतिर राहत बाँडियो रे भन्छन् पल्ला गाउँतिर हाम्रो चाहिँ चुलो बल्ने कहिले पालो आउँछ एउटा नपुरिँदै अर्को घाउ आलो आउँछ ओछ्यानबाट सोधिरहन्छे छोरी हिजो आज ओछ्यानबाट सोधिरहन्छे छोरी हिजो आज हाम्रो भागमा त सधैँ कुटो कोदालो आउँछ एउटा नपुरिँदै अर्को घाउ आलो आउँछ दस नङ्ग्रा खियायो अहिले खायो भरे के खाऊ दस नङ्ग्रा खियायो अहिले खायो भरे के खाउँ बिरालोमा पहिरोसितै बाढीको भङ्गालो आउँछ एउटा नपुरिँदै अर्को घाउ आलो आउँछ पढ बाबा समाज बुझ बुझिहेर देशलाई पढ बाबा समाज बुझ बुझिहेर देशलाई राजनीतिक जालझेलसँगै साँचो तालो आउँछ कहिले महामारी कहिले भुइँचालो आउँछ एउटा नपुरिँदै अर्को घाउ आलो आउँछ बुलबुलमा अब अर्को एउटा साङ्गीतिक गजल म यसै गजलसँगै जोड्दै राख्छु जगजित सिंह र चित्रा सिंहको आवाजमा गमका खजाना तेरा बिहे मेरा गम का खजाना तेरा रानी चरा सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल इमान्दार थिए बाको कुरा कति गरौँ इमान्दार थिए बाको कुरा कति गरौँ भारी बोक्दै खोले खाको कुरा कति गरौँ खाली आङ चर्को घाम सोता बारी खन्ने खाली आङ चर्को घाम सोता बारी खन्ने मूल्यहीन पसिनाको कुरा कति गरौं भारी बोक्दै खोले खाएको कुरा कति गरौं थोत्रो चोली भारीसँग देखेपछि कोही थोत्रो चोली भारीसँग देखेपछि कोही झल्को आउँछ आमाको कुरा कति गरौं भारी बोक्दै खोले खाएको कुरा कति गरौं सुरक्षित छैनन् कोही चेली बेटीहरू सुरक्षित छैनन् कोही चेली बेटीहरू आतताई फटाहाको कुरा कति गरौं भारी बोक्दै खोले खाको कुरा कति गरौं निर्मला त यो समाजकी प्रतिनिधि पात्र निर्मला त यो समाजकी प्रतिनिधि पात्र फेरि फेरि त्यो कथाको कुरा कति गरौं इमान्दार थिए बाको कुरा कति गरौं भारी बोक्दै खोले खाको कुरा कति गरौं मैले साठीौं गजल वाचन गरेर बुलबुलमा तपाईँलाई फेरि स्वागत गरेँ आज धनमाया राईको सुस्केरामा सानी पुस्तकभित्रका गजलहरू वाचन गरिरहेको छु धनमाया राईको दुई हजार सतहत्तर सालमा प्रकाशित पुस्तक हो यो दुई हजार अठहत्तर साल वैशाख नौ गते उहाँले मेरो हातमा दिनुभएको थियो म सन्दर्भवश सिन्धुली पुगेको थिएँ र त्यति बेला दिनुभएको थियो सिन्धुलीकी शिक्षण पेसामा आबद्ध सिद्धबाबा माविकी शिक्षक धनमाया राईको गजल संग्रहभित्र संग्रहित गजलहरू आज वाचन गर्दै म हिन्दी उर्दू गजलहरू सुनाइरहेको छु पचासीवटा गजलहरू उहाँको पुस्तकमा संग्रहित छन् र यी गजलहरू हामीले यस पुस्तकबाट पढ्न सक्छौ दुई हजार सतहत्तर सालमा प्रकाशित यो पुस्तक र यसै पुस्तकमा यसलाई प्रकाशन गर्नुभएको छ उहाँका श्रीमानले र उहाँको शुभनाम मैले अघि कार्यक्रमको सुरुवातमा पनि बताएँ जङ्गबहादुर राई जो कानून पेसासँग आबद्ध हुनुहुन्छ अब एउटा साङ्गीतिक गजल राखेपछि फेरि यो पुस्तकभित्रका अरू गजलहरू म सुनाउनेछु यति बेला जगजित सिंहको आवाजको गजल राख्दैछु हम तो हे परदेशमे देशमे निक्ला होगा चाँद हो व्यवहारमा उसले निकै छलछाम गरेको छ व्यवहारमा उसले निकै छलछाम गरेको छ पछिल्तिर छुरा लुकाई प्रणाम गरेको छ सबैजना चुप हुन्छन् भाग मिलेपछि सबैजना चुप हुन्छन् भाग मिलेपछि जालझेल गरी कुट्यो खेलो तमाम गरेको छ पछिल्तिर छुरा लुकाई प्रणाम गरेको छ मुखियाबा त्यस्तालाई सम्मान गर्ने हो कि मुखियाबा त्यस्तालाई सम्मान गर्ने हो कि बिना कसुर निमुखाको बदनाम गरेको छ पछिल्तिर छुरा लुकाई प्रणाम गरेको छ एक्लो यात्री थिए पहिले बाटो बिराएको एक्लो यात्री थिए पहिले बाटो बिराएको त्यही गोरेटोले आज सलाम गरेको छ पछिल्तिर छुरा लुकाई प्रणाम गरेको छ आमा भन्थ्यौ अन्यायलाई नसहनु सानी आमा भन्थ्यौ अन्यायलाई नसहनु सानी त्यही तिम्रो आशीर्वादले काम गरेको छ व्यवहारमा उसले निकै छलछाम गरेको छ पछिल्तिर छुरा लुकाई प्रणाम गरेको छ सुस्केरामा सानी गजल संग्रहभित्र संग्रहित धनमाया राईको एउटा गजल सुनाए अब अर्को एउटा गजल सुनाउँछु त्यसपछि अनि हामी सांगीतिक गजलतिर लाग्छौं जनताले त बारम्बार खबरदार छोडे जनताले त बारम्बार खबरदार छोडे नेताले न भ्रष्टाचार न त सरकार छोडे बाघको जेथो बन्दकीमा लिएपछि साउले बाघको जेथो बन्दकीमा लिएपछि साउले रित्तै हात दाजुभाइले घरबार छोडे नेताले न भ्रष्टाचार न त सरकार छोडे लाखौं युवा खाडी पस्ने संकेत होला लाखौं युवा खाडी पस्ने संकेत देखी होला देवकोटाले मुनामदन उपहार छोडे नेताले न भ्रष्टाचार न त सरकार छोडे रोग बढ्यो मान्छेहरू विलासीमै रमी रोग बढ्यो मान्छेहरू विलासीमै रमी अबुझले गाउँ बुज्जकीले बजार छोडे नेताले न भ्रष्टाचार न त सरकार छोडे गरिबीको महामारी भित्र छिरीदेखि गरिबीको महामारीभित्र छिरीदेखि मैले पढाइ छोडे बा आमाले संसार छोडे जनताले त बारम्बार खबरदार छोडे नेताले न भ्रष्टाचार न त सरकार छोडे तन्माया राईको यी गजलहरूको वाचनसँगै अब अर्को एउटा साङ्गीतिक गजल राख्छु जगजित सिंहकै आवाजमा छ झुकी झुकी सी नजर बेकरार है कि नहीं झुकी झुकी सी नजर बेकरार કિ પતા મેરી તરા તરા દિલ તુ તે કરા ર હે કે નહીં દબા દબા સસહી તે મે પ્યાર હૈ કે નહીં ઝુકે ઝુકે जवान होती है उसे एक पल का तुझे यिनै साङ्गीतिक गजलहरूको वाचन साङ्गीतिक गजलहरूको प्रस्तुति र सुस्केरामा सानी सङ्ग्रहभित्र सङ्ग्रहित गजलहरूको वाचन धनमाया राईका गजलहरूको वाचनसँगै आजको बुलबुलबाट अब हामी विदा माग्छौँ धनमाया राईको सुस्केरामा सानी पुस्तक दुई हजार सतहत्तर सालमा प्रकाशित भएको पुस्तक हो एकाजार थान यो पुस्तक प्रकाशित भएको छ जङ्गबहादुर राई उहाँका श्रीमान यसको प्रकाशक हुनुहुन्छ भने रचनाकार धनमाया राई सिन्धुली बस्नुहुन्छ दुई हजार उनातिस साल फागुन तीस गते उहाँ जन्मनु भएको लालबहादुर राई र सुकुमाया राई उहाँको मातापिता हो र उहाँले एमएडसम्मको अध्ययन गर्नुभएको छ शिक्षण पेसासँग आबद्ध हुनुहुन्छ विभिन्न पुस्तक पत्र पत्रिकाहरूमा उहाँका लेख रचनाहरू प्रकाशित पनि भएका छन् र विभिन्न सङ्घ संस्थासँग आबद्ध हुनुहुन्छ यति कुरा दोहोऱ्याउँदै आजको बुलबुलबाट उत्पादन सहयोगी प्रवीण श्रेष्ठ र म अच्युत घिमिरे बुलबुल विदा हुँदैछौं जाँदा जाँदै धनमाया राईको सुस्केरामा सानी गजल संग्रहभित्र संग्रहित सोह्रौं गजल वाचन गर्दै शुभरात्री भन्छु जात बनाउनेले कस्तो छल बनाएछन् जात बनाउनेले कस्तो छल बनाएछन् कित्ता काटी फरक धरातल बनाएछन् मनाही छ घर अनि मनभित्र पस्न मनाही छ घर अनि मनभित्र पस्न जवानी चल तर पानी अचल बनाएछन् कित्ता काटी फरक धरातल बनाएछन् सर्जकलाई बाहिर राखी भित्र मूर्ति पुज्ने सर्जकलाई बाहिर राखी भित्र मूर्ति पुज्ने छलकपटको थलो देवस्थल बनाएछन् कित्ताकाटी फरक धरातल बनाएछन् सम्पत्ति नै सबै थोक ठानी कुभावले सम्पत्ति नै सबै थोक ठानी कुभावले निर्माताकै शोषण गरी महल बनाएछन् कित्ता काटी फरक धरातल बनाएछन् भन्नेले त दुई जात मात्र हुन्छ भन्थे भन्नेले त दुई जात मात्र हुन्छ भन्थे परिआउँदा सानीलाई विफल बनाएछन् जात बनाउनेले कस्तो छल बनाएछन् कित्ता काटी फरक धरातल बनाएछन् बुलबुल एउटा इरानी चरा बुलबुल